नेपाल भारत सीमा सुरक्षा बैठक सम्पन्न सीमा क्षेत्रमा हुने अपराधलाई नियन्त्रण गर्न दुई देशका सुरक्षा अधिकारी सहमत दलका नेताहरूको गैर जिम्मेवारीपूर्ण अभिव्यक्तिका कारण टिकापुर घटना भएको प्रतिवेदन सार्वजनिक प्रतिरक्षामा बल प्रयोग नगर्दा सुरक्षाकर्मीतर्फ मानवीय क्षति भएको निष्कर्ष डडेलधुरामा बसाइसरी गरी आउने भन्दा जानेको संख्या कैयौं गुणा बढी सरकारले डडेलधुरा र दार्चुलामा अल्लो प्रशोधन मेसिन जडान गरिदिने र सहित दशरथ चन्द स्मृति यु नाइन्टिन क्रिकेटमा एनसिसी सेमी फाइनल नजिक आयोजक भने बाहिरियो डडेलधुरामा नवौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता फागुन छ गतिदेखि हुने प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनबीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु सीमा क्षेत्रमा हुने अपराधलाई नियन्त्रण गर्न नेपाल र भारतका सुरक्षा अधिकारी सहमत भएका छन् हिजो भारतको भिथुरागढ़मा सम्पन्न बैठकमा दुवै देशका अधिकारीले समन्वयात्मक हिसाबले अघि बढ्ने निर्णय गरेका छन् नेपालको बैतडी दार्चुला र भारतको पिथोरागढ़ जिल्लाका अधिकारी बीच भएको सो बैठकमा भारतको उत्तराखण्डमा फेब्रुअरी पन्ध्र तारिकमा हुने चुनावका विषयमा समेत छलफल भएको बैतडीका प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले जानकारी दिएका छन् उत्तराखण्डमा हुन गइरहेको निर्वाचनका समयमा सीमा क्षेत्रमा हुन सक्ने अवांछित क्रियाकलाप रोक्ने सीमा क्षेत्रबाट हुन सक्ने चेलीबेटी बेचबिखन जडीबुटी लागू औषध ओसार पसार नियन्त्रणका विषयमा समेत छलफल भएको उनले बताएका छन् दुवै देशका सुरक्षा अधिकारी सीमा क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न समन्वयात्मक तरिकाले अघि बढ्न समेत सहमत भएका छन् भारतीय सेनाबाट अवकाश पाएका नेपालीले निवृत्ति भरण पाउँदा प्रमुख जिल्ला अधिकारीको सिफारिश अनिवार्य गरिएको व्यवस्थालाई बदल बदल्न आग्रह गरिएको र अबदेखि सहायक प्रजीयको सिफारिसमा निवृत्ति भरण पाउन सकिने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी चौधरीले बताएका छन् भारतमा मजदूरी गरेर फर्कने नेपालीलाई सीमा क्षेत्रमा हुन सक्ने दुर्व्यवहारको बारेमा पनि छलफल भएको उनले बताएका छन् बैठकमा नेपालका तर्फबाट बैतडीका प्रमुख जिल्लाधिकारी चौधरीको नेतृत्वमा प्रहरी नायब परीक्षक हेरम्ब शर्मा अनुसन्धान अधिकृत रमेश डाँगा दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हर्क बहादुर सिंह लगायत तथा भारतका तर्फबाट पिथोरागढ़ जिल्लाका प्रमुख जिल्ला अधिकारी डाक्टर रञ्जित कुमार सिन्हा र सुरक्षा अधिकारीको सहभागिता रहेको थियो कैलालीको टिकापुरमा दुई हजार बहत्तर साल भदौ सातमा भएको घटनामा संलग्न र मतियार सबैलाई सरकारले प्रचलित कानून बमोजिम कार्यवाहीको दायरामा ल्याउनुपर्ने सुझाव संसदको राज्य व्यवस्था समितिको टिकापुर घटना दिन गर्न गठित उपसमितिले दिएको छ दुई साल साउन अठाइसमा विभिन्न दलका नेताहरूले थारुवान संघर्ष समितिको आम सभामा दिएको अभिव्यक्तिका कारण भदौ सातमा टिकापुर घटना भएको उपसमितिले निष्कर्ष निकालेको छ घटनामा प्रहरी वरिष्ठ उपरीक्षक सहित सात प्रहरी र एक बालकको मृत्यु भएको थियो उक्त घटनाको पूर्व सन्ध्यामा टिकापुरमा गरिएको सभामा सांसदहरू कांग्रेसका अमरेश कुमार सिंह संघीय फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो माओवादी केन्द्रका नेता देव गुरूङ लगायत जिम्मेवार नेताहरूको अभिव्यक्तिको पृष्ठभूमिमा घटना भएको उपसमितिको प्रतिवेदनमा उल्लेख गरिएको छ उपसमितिले राजनीतिक आन्दोलनको आडमा आर्थिक प्रलोभन देखाई उक्साउने गरी गरिएको यस प्रकारको अपराधी क्रियाकलापमा संलग्न जो कोहीलाई विद्यमान कानून बमोजिम कार्यवाहीको दायरामा ल्याउनुपर्ने सुझाव दिएको छ संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको दुई साल भदौ दुई गतेमा बसेको बैठकले आन्दोलनपछि बन्ने प्रदेश सरकारले आन्दोलनमा जान ज्यान गुमाउने शहीद परिवारलाई पचास लाख रूपियाँ क्षतिपूर्ति दिने शहीद परिवारलाई आजीवन निशुल्क शिक्षा दिने र रोजगारी पनि उपलब्ध गराइदिने घोषणा गरेको थियो स्थलगत प्रतिवेदनमा मोर्चाले आन्दोलनमा सरिक हुने सर्वसाधारण प्रत्येकलाई पाँच सय रूपियाँ दिने र सरिक नभएमा एक सयदेखि एक हजार रूपियाँसम्म जरिवाना गर्ने गरेको दावी समेत कांग्रेस सांसद संजय कुमार गौतमको संयोजकत्वमा गठित उपसमितिले नेताहरूका अभिव्यक्ति अत्यन्त राजक आपत्तिजनक निन्दनीय गैर जिम्मेवारीपूर्ण रहेको र त्यसले सामाजिक सद्भावमा गम्भीर खलल पुर्याएको निष्कर्ष समेत निकालेको छ उपसमितिले सदनबाट निर्देशन सहित प्राप्त विवरण घटनाको स्थलगत अवलोकन र स्थानीय प्रशासन सरोकारवा पीड़ित पक्ष नागरिक समाज राजनीतिक दल उद्योगी व्यवसायी पत्रकार तथा तत्कालीन उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सदनमा पेश गरेको अडियो र डिभिडीबाट प्राप्त विवरण लगायत अध्ययन गरी निष्कर्ष निकालेको हो उपसमितिले राष्ट्रिय अनुसन्धान विभागको सुराकी र सूचना संकलन प्रणाली अत्यन्त कमजोर र फितलो रहेको पाइएकाले यसको पुनसंरचना र कर्मचारीको छटनी गरी कार्यरत कर्मचारीको क्षमता अभिवृद्धि गर्न सुझाव दिएको छ साथै तत्कालीन कैलाली प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जिल्ला सुरक्षा समन्वय समितिको भूमिका प्रभावकारी नदेखिएको घटनाबाट उत्पन्न हुन सक्ने सुरक्षा खतराको पूर्वानुमान सही तरिकाबाट हुन नसकेको र जिम्मेवार निकाय तथा पदाधिकारीबाट आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह हुन नसकेका कारण सम्बन्धित पदाधिकारीलाई समेत गराउन आवश्यक देखिएको उपसमितिको निष्कर्ष रहेको छ उपसमितिले दुई भदौ छ गतेमा भएको सर्वपक्षीय सहमतिका कारण सुरक्षा निकाय अति विश्वासमा परि उपयुक्त सुरक्षा रणनीति अख्तियार गर्न नसक्दा एवं सशस्त्र प्रहरले प्रतिरक्षाका लागि आवश्यक बल प्रयोग नगर्दा सुरक्षाकर्मीतर्फ बढ़ी मानवीय क्षति भएको निष्कर्ष निकालेको छ उपसमितिले उक्त घटनामा संलग्न र मतियार सबैलाई सरकारले प्रचलित कानून बमोजिम कार्यवाहीको दायरामा ल्याउनुपर्ने प्रतिवेदन दिएको छ डडेलधुरामा बसाइसरी गरी आउने भन्दा जिल्लाभित्र तथा जिल्ला बाहिर जानेको संख्या कैयौं गुणा बढ़िरहेको तथ्याङ्कले देखाएको छ गत महिना मात्रै विभिन्न गाविस तथा नगरपालिकामा जना बसाइसरी गरी आएकोमा एक सय अठाइसजना बसाइसराई गरी विभिन्न गाविस तथा नगरपालिकाबाट जिल्लाभित्री तथा जिल्ला बाहिर गएको जिल्ला विकास समितिको कार्यालयले जनाएको छ तथ्याङ्क अनुसार जिल्लाभित्रै बसाइसराई गर्ने भन्दा जिल्ला बाहिर जानेहरू धेरै रहेको जिल्ला विकास समितिले जनाएको छ जिल्लाभित्रै बसाइसराई गर्नेहरू धेरै कम रहेको र उनान्से प्रतिशत जिल्ला बाहिर जाने गरेको स्थानीय विकास अधिकारी ज्ञानेन्द्र पराजुलले बताएका छन् गएको महिना जिल्लामा स्थानीय निकायमा दुई सय चारवटा विवाह दर्ता भएका छन् यस्तै गएको महिना पाँच सय त्रिहत्तरवटा जन्मदर्ताका घटना दर्ता भएकोमा अडसठीवटा मृत्यु दर्ताका घटना दर्ता भएको तथ्याङ्कले देखाएको छ तथ्याङ्क अनुसार मान्छेको मृत्युभन्दा जन्म धेरै देखिएको छ तर अधिकारीका अनुसार मृत्युका घटना थोरैले मात्रै दर्ता गर्ने गरेको र जन्मदर्ता विभिन्न कामका लागि अनिवार्य हुने भएकाले जन्मदर्ता गराउनेको संख्या धेरै देखिएको हो तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्स वा इन्टरनेटमा radio unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ उद्योग मन्त्रालयले स्थानीय क्षेत्रमै अल्लो प्रशोधन गर्न सुदूरपश्चिमका दुई जिल्लामा अल्लो प्रशोधन मेसिन जोडिदिने भएको छ डडेलधुरा र दार्चुलामा अल्लो प्रशोधन मेसिन जोडिन लागेको हो सुदूरपश्चिमका दुई जिल्लासँगै देशभरका बाइस जिल्लामा मेसिन जडान गरिन लागेको हो अल्लो प्रशोधन मेसिन जडान गरिने एघार जिल्लाको टुङ्गो लगाइसकेको छ भने एघार जिल्ला छनौटका क्रममा रहेका छन् मन्त्रालयका अनुसार यस्तो मेसिनको मूल्य नौ लाख पर्दछ यसअघि तीस लाख खर्च लाग्ने बताइएको थियो नेपाली इन्जिनियरहरूले नै अल्लो प्रशोधन मेसिन बनाएकाले लागत खर्च नौ लाखमा झरेको हो हिजो आयोजित पत्रकार सम्मेलनमा उद्योग मन्त्री नगेन्द्र राज जोशीले नेपाली इन्जिनियरहरूले नै अल्लो प्रशोधन मेसिन बनाएका कारण नौ लाखको हारारीमा मेसिन जडान गरिने बताएका छन् अल्लोबाट उत्पादित कपड़ा तथा धागोका साथै गलैँचा विदेशमा निर्यात हुँदै आएको छ लघु उद्यम विकास कार्यक्रमका प्रमुख डाक्टर लक्ष्मण पुनका अनुसार अल्लोबाट उत्पादित कपड़ाहरू America Germany Belgium Japan Australia र स्विजरल्याण्डमा निर्यात हुने गरेको छ सुरुमा यो मेसिन जडान गरिदिने र समुदायलाई हस्तान्तरण गर्ने योजना सरकारको रहेको छ साथै सरकारले महिलाहरूलाई अल्लो प्रशोधन सम्बन्धी सिपमूलक तथा उद्यमशील तालिम समेत दिनेछ कैलालीको विकट पहाड़ी गाविसलाई तराईसँग सड़क सञ्जालले जोड्न लक्ष्यसहित शुरू भएको चौमला खक्रौला खैराला सड़क निर्माण कार्य अलपत्र परेको छ सड़कवाला निकायको लापरवाहीका कारण निर्माण शुरू भएको एक दशक पुग्न लाग्दा पनि उक्त सड़कको ट्र्याक समेत खोल्न काम समेत भएको छैन सड़क निर्माणमा भएको ढिलाइले खैरालाका बासिन्दाले हिँडेर तराई झर्नुपर्ने बाध्यताको अन्त्य हुन सकेको छैन सड़क निर्माणका लागि पर्याप्त बजेट नछुट्याइँदा गाड़ी चढेर तराई झर्ने खैरालावासीको सपना पूरा हुन सकेको छैन स्थानीय अनुसार दुई हजार पैसठी सालदेखि सड़कको ट्र्याक खोल्ने काम शुरू भएको हो करिब छब्बीस किलोमिटर मध्ये आठ किलोमिटर सड़कको ट्र्याक खोल्न बाँकी छ सड़क निर्माणका लागि पर्याप्त बजेटको व्यवस्था नहुँदा निर्माण कार्यले गति लिन नसकेको हो धनगढी उपमहानगरपालिकाको मुख्य भागमा रहेको धनगढी बस पार्कको पुरै पीस भत्किएसँगै बस पार्कको स्वरूप नै दिन प्रतिदिन कुरूप बन्दै गएको छ त्यसमा पनि बस पार्क वरिपरि निर्माण सामग्री राखिएपछि यातायातका साधन पार्किङमा समस्या भएको बस चालकहरूले बताउने गरेका छन् शाहगुरुगली निर्माण गरिएको बस पार्कको दुवैतर्फका प्रवेश निकासद्वारमा मोटरसाइकलहरू पार्किङ हुने र व्यापारीहरूले पनि सरसमान सड़क छेउमै राख्ने गरेका कारण बसहरू छिर्न समेत समस्या भइरहेको बस चालक पदमसिंह महराले बताएका छन् बस पार्क व्यवस्थित नहुँदा आवत जावत गर्नेहरूलाई समेत सस्ती भएको छ बस पार्कमा खाल्टाखुल्टीले गर्दा हिलामी समेत हुने गरेको छ अहिले झण्डै छ सयवटा बसहरू सुदूरपश्चिम यातायातकै मात्र सो बस पार्कबाट चल्दै आएका छन् तीमध्ये अन्य क्षेत्रबाट आएका बसहरू पनि धनगढी बस पार्कमा दिनहुँ साठीदेखि सत्रैवटा बसहरू पार्किङ हुने गरेका छन् दैनिक जसो पार्कमा बस पार्कमा उड्ने धुलो धुवा र हिलोका कारण व्यवसायमा समेत असर भएको होटल व्यवसायी दिल्ली मल्लले बताएका छन् बैतडीमा जारी शहीद दशरथ चन्द स्मृति युनाइटेड आमन्त्रण एक दिवसीय क्रिकेट प्रतियोगितामा निङ्लासरी क्रिकेट क्लब एनसीसी देहीमाण्डौले लगातार दोस्रो जित दर्ता गर्दै सेमी फाइनल नजिक पुगेको छ हिजो घरेलु मैदान देहीमाण्डोमा भएको लीग चरणको आफ्नो दोस्रो खेलमा खडक बोहराको उत्कृष्ट प्रदर्शनले एनआरवाईसी बट्ठालाई चौबिस रनले पाखा लगाउँदै एनसीसी सेमी फाइनल नजिक पुगेको हो टस जितेर ब्याटिङ रोजेको एनसीसीले आठ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै दुई सय अठार रन बनाएको थियो दुई सय उन्नाइस रनको विजय लक्ष्यका साथ मैदान उत्रेको एनआरवाईसी एकतीस ओभरमा एक रन जोड्दा त्यतिमै सीमित हुन पुगेको हो उता बुढाबाजे क्रिकेट मैदान रातामाटामा सम्पन्न लीग चरणको अर्को खेलमा त्रिपुरा क्रिकेट क्लबसँग चौसठी रनले पराजित भएर आयोजक Dasharath Chand academy cricket club प्रतियोगिताबाटै बाहिरिएको छ टस जितेर ब्याटिङ गरेको त्रिपुराले तेत्तीस ओभरमा अल आउट हुँदै दुई सय रन बनाएको थियो दुई सय एक रनको विजय लक्ष्यका साथ मैदानमा उत्रेको एकाडेमी सत्र ओभरमा एक सय छत्तीस रनमा समेटिन पुग्यो प्रतियोगिता अन्तर्गत आज पनि दुई खेल हुने भएका छन् इङ्लासनी खेल मैदान देवाण्डमा हुने खेलमा त्रिलोचन क्रिकेट क्लबले एनआरवाईसी बट्टाको सामना गर्दा बुढाबाजे क्रिकेट मैदानमा दश चन्द एकाडेमीले जगन्नाथ क्रिकेट क्लबसँग प्रतिस्पर्धा गर्ने भएको छ डडेलधुरामा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आगामी फागुन छ गतिदेखि शुरू हुने भएको छ राष्ट्रपति रनिङ सिल्ड निर्देशन समितिको हिजो बसेको बैठकले फागुन छ गतिदेखि फागुन आठ गतिसम्म प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो प्रतियोगिता सञ्चालनका लागि जिल्ला खेलकुद विकास समितिले तयारी समय शुरू गरेको छ तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागिता जनाउने विद्यालयका कक्षा दससम्म पढ्ने विद्यार्थीले मात्रै सहभागिता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 सीमा सुरक्षा बैठक सम्पन्न सीमा क्षेत्रमा हुने अपराधलाई नियन्त्रण गर्न दुई देशका सुरक्षा अधिकारी सहमत दलका नेताहरूको गैर जिम्मेवारी पूर्ण अभिव्यक्तिका कारण टिकापुर घटना भएको प्रतिवेदन सार्वजनिक प्रतिरक्षामा बल प्रयोग नगर्दा सुरक्षाकर्मीतर्फ मानवीय स्थिति भएको निष्कर्ष डडेलधुरामा बसाई सराई गरी आउने भन्दा जानेको संख्या कैयौं गुणा बढी सरकारले डडेलधुरा र दार्चुलामा अल्लो प्रशोधन मेसिन जडान गरिदिने र शहीद दशरथ चन्द स्मृति यु नाइन्टिन क्रिकेटमा एनसिसी सेमिफाइनल नजिक आयोजक पनि बाहिरियो डडेलधुरामा नवौं राष्ट्रपति रनिङ सेल प्रतियोगिता फागुन छ गतिदेखि हुने समाचार श्रवण भएकोमा तपाईँ र प्रविधि सहयोगी आशिषलाई धन्यवाद लगत्तै बिबिसी नेपाली सेवाको बिहानी पख सुन्न सक्नुहुनेछ मलाई भने बिदा दिनुहोस् नमस्कार